एक सय चार थोप्लो पाँच मेगा हल ट्राफिक खबर ट्राफिक खबर ट्राफिक खबर नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज चितवनको खैरनीमा सोमबार राति दुईवटा ट्रक आपसमा ठोकिएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ एकजना घाइते भएका छन् खैरहनी दुई सिमल टाँडी नमुना पेट्रोल पम्प अगाडि बिग्रिएर मर्मत गर्दै गरेको ना एक आठ छ सात दुई नम्बरको ट्रकलाई पूर्वबाट आउँदै गरेको नाचार ख उनाचालिस अठहत्तर नम्बरको ट्रकले राति साढे दस बजीतिर ठक्कर दिँदा दुर्घटना भएको हो दुर्घटनामा आठ छ सात दुई नम्बरको ट्रक मर्मत गरिरहेको अवस्थामा सोही ट्रकका सहचालक तनौ दमौलीका एक्काइस वर्ष केशबहादुर थापाको मृत्यु भएको हो चालक दमौलीकै गणेश बहादुर थापा घाइते भएको इलाका प्रहरी कार्यालय खैरनीका सहायक प्रहरी निरीक्षक उमानाथ आचार्यले जानकारी दिनुभयो दुर्घटनामा सहचालकको घटनास्थलमा मृत्यु भएको थियो घाइते भएका चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ट्राफिक खबर रौतडको गौडाबाट बाह्र जाँदै गरेको एक मिनी ट्रक पूर्व पश्चिम राजमार्गको धनसार लमहा खण्डमा सोमबार राति दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ गरुडा स्थित श्रीराम सुगर मिल्सबाट स्प्रेड लिएर बाह्रको पर्साउने जाँदै गरेको ग एक बाह्र एकाउन्न नम्बरको मिनी ट्रक दुर्घटना चालक अशोक यादव र सहचालक भक्तपुरका श्रीराम थापाको मृत्यु भएको प्रहरी निरीक्षक नन्दलाल शाहले बताउनुभयो दुवैको शरीर जलेर चिन्न नसक्ने अवस्थामा घटनास्थलमा भेटिएको प्रहरीले जनाएको छ दुई दिनदेखि यातायात बन्द गरेको रेडी रुद्रबेडी सडक खण्डको साँगुरेमा जीवको